पैसा लाग्दैन नेपालमा राम्रो शासन व्यवस्था र शान्तिका लागि ठूलो राजनीतिक परिवर्तन भएको छ परिवर्तनकारी शक्तिहरूले अब भ्रष्टाचार मुक्त सुशासन चल्ने आश्वासन नागरिकलाई दिएका हुन् परिवर्तन भएको चार वर्ष हुन लागेको छ तर परिवर्तन संस्थागत गर्ने संविधान बनेको छैन अनि विगतमा भोग्नु परेको भ्रष्टाचार अहिले पनि हटेको छैन भ्रष्टाचारको विरोध गर्ने नेताहरू प्रहरी अनि प्रशासनका मान्छेहरू नै भ्रष्टाचारमा संलग्न भएका घटना सार्वजनिक हुने गरेका छन् त्यसैले ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचारको मापनमा एक सय छयालिस औं नम्बरमा परेको छ भ्रष्टाचारको मापन कसरी गरिन्छ नेपालमा कुन क्षेत्रमा बढ़ी भ्रष्टाचार देखिन्छ राज्य कोषको पारदर्शिता र लेखा परीक्षण अवस्था कस्तो छ भ्रष्टाचारले राज्यको विकासक्रम कसरी रोक्छ यसले नागरिक र राज्यकै सुरक्षा व्यवस्थामा कस्तो असर पार्छ यिनै प्रश्नको सेरेफेरेमा रहेर आज हामी छलफल गर्दैछौ हामीलाई फोन गर्नु सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ यसका लागि एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ पूर्व महालेखा परीक्षक तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णु बहादुर केसी विष्णुजी कार्यक्रममा स्वागत छ धन्यवाद अहिले यो ट्रान्सपरेन्सीको भर्खरको प्रतिवेदनमा नेपाल एक सय छ्यालिसौं नम्बरमा भ्रष्टाचारको सूचीमा परेको छ के संकेत गरेको <coughs> यसको अलिकति पृष्ठभूमि पनि बताउँ यो ट्रान्सपरेन्सी इन्टरनेसनल मा चाहिँ नब्बेभन्दा बढ़ी मुलुकहरू सदस्य छन् यसको हेडक्वार्टर चाहिँ बर्लिनमा छ र बर्लिनबाटै चाहिँ प्रत्येक वर्ष चाहिँ आफ्ना सदस्य राष्ट्रहरूको र सदस्य नभएका राष्ट्रहरूको पनि भ्रष्टाचारको स्थिति के कस्तो छ भने यिनीहरूले एउटा सर्वे गरेर त्यो विभिन्न उसमा बेस गरे हुन्छ इन्टरनेसनल स्तरमा पनि त्यसको सर्वे गर्छ उनीहरूले यहाँ लोकल लेभलमा पनि सर्वेहरू गर्छ त्यो आधारमा उनीहरूले ऱ्याङ्किङ कसरी गर्छ भन्दाखेरि जिरोदेखि टेनसम्म यसलाई अब सिम्पल उसमा भन्यो भन्दाखेरि कसरी बुझौँ भन्दाखेरि जस्तो विद्यार्थीले परीक्षा दिएपछि उसको चाहिँ मूल्याङ्कन चाहिँ टिचरद्वारा हुन्छ दस नम्बरमा चाहिँ उसले चाहिँ बढी नम्बर प्राप्त गर्यो भने त्यो विद्यार्थी बेटर भन्ने हामी बुझ्छौँ जति घटी नम्बर प्राप्त गर्यो उति चाहिँ विद्यार्थी राम्रो छैन भन्ने बुझिन्छ र यिनीहरूले मिनिमम स्कोर चाहिँ हो र आउट अफ टेन चाहिँ थ्री गरेको हुन्छ फर्स्ट सेकेन्ड थर्ड भने जस्तो फर्स्ट सेकेन्ड थर्ड भन्दा नि अब उनीहरूले nine point seven nine point five त्यसो गर्दा गर्दा गर्दा जसको राम्रो बेटर पोजिसन छ उनीहरूले बढी स्कोर पाउँछ जसको घटी अङ्क हुन्छ उनीहरू वर्स हुन्छ त्यही त्यसमध्ये पनि बिलो थ्री हो भन्दाखेरि त्यहाँ भ्रष्टाचार चाहिँ ऱ्याम्प्यान्ड छ अथवा व्याप्त छ भन्ने हामीले बुझ्नुपर्छ हरेक वर्ष प्रकाशित हुने प्रतिवेदनले नेपालले भ्रष्टाचार निवारणको क्षेत्रमा नियन्त्रणको क्षेत्रमा प्रभावकारी काम गर्न सकेको चाहिँ मेसेज दिन्छ जस्तो हामीले नेपालको मूल्याङ्कन चाहिँ टु थाउजन्ड फोरदेखि सुरु भएको हो र यसले कहिले पनि मिनिमम स्कोर पनि प्राप्त गरेको छैन जस्तो उदाहरणको लागि टु थाउजन्ड फोरमा चाहिँ हाम्रो टू पोइन्ट एट थियो हाम्रो ऱ्याङ्किङ भनाइमा त्यो बिलो थ्री नै भयो टु थाउजन्ड फाइभमा त्यसबाट हामी घटेर फेरि टू पोइन्ट फाइभमा आयौँ टु थाउजन्ड सिक्समा स्ट्याटिक भयो त्यही पोजिसनमा आयौँ टु थाउजन्ड सेभेनमा टु थाउजन्ड फाइभ नै पायौँ टु थाउजन्ड एटमा स्लाइटली हामीले इम्प्रुभ गरेछौँ two thousand two point seven गऱ्यौँ टु थाउजन्ड नाइनमा टू पोइन्ट थ्री गऱ्यौँ र अहिले टु थाउजन्ड टेनमा आएर टू पोइन्ट टू यस प्रत्येक वर्षको यो सात वर्षको डाटाले के गर्छ भने भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा नेपाल सरकारले प्रभावकारी ढङ्ग गरेका छैन यहाँ चाहिँ हाम्रो भ्रष्टाचारले चाहिँ ज्वरो गाडेको छ भन्ने सन्देश दिन्छ भनेपछि उन्मुख भ्रष्टाचार उन्मुख देशहरूको सूचीमा अग्र स्थानमा नेपाल देखिएको छ यस्तो अघि पनि मैले निवेदन गरेँ अब एक सय अठहत्तर कन्ट्रीको उनीहरूले मूल्याङ्कन गरेको छ त्यो मध्ये अब हाम्रो चाहिँ हामीले एक सय छयालिसौँ स्थान हामीले प्राप्त गऱ्यौँ भाइभन्दा चाहिँ अब तेत्तिस चौतिसवटा कन्ट्री पछाडि पनि छन् होइन तेत्तिस चौतिसवटा कन्ट्री हामीभन्दा पछाडि छन् भनेर नेपालले चित्त बुझाउने हो भने त्यो अलग कुरा भयो अदरवाइज चाहिँ हामीले मिनिमम स्कोर तीन पनि प्राप्त गर्न नसकेका हुनाले हाम्रो स्थिति नाजुक छ भन्ने यसले सन्देश दिएछ यो भ्रष्टाचारको मापन अनि परीक्षण चाहिँ कसरी हुन्छ यसमा उनीहरूले अब यो एउटा त यो जुन करप्सन पर्सेप्सन इन्डेक्स भन्छ उनीहरूले भ्रष्टाचार अवधारणा मापन भनेर भन्छौँ हामी त्यसलाई नेपालीमा त्यसको चाहिँ एउटा संस्थामा मात्रै उनीहरू डिपेन्डेन्ट नभएर विभिन्न मल्टिनेसनल अर्गनाइजेसनहरू यिनीहरूमा इन्भल्भ हुन्छ जस्तो एडिबीले गरेको छ त्यस्तै अरूले गरेको छ अनि अर्को चाहिँ हो र फेरि चाहिँ हो र प्राइभेट रूपमा चाहिँ सञ्चालन हुने मल्टिनेसनल संस्थाहरूले पनि यसको मूल्याङ्कन गर्छन् र उनीहरूले सर्टेन चाहिँ आधारहरू बनाएको छ जस्तो भ्रष्टाचारको चाहिँ स्थिति के छ भ्रष्टाचारको के, केसमा चाहिँ कस्तो कारवाहीहरू भएको छ रासो असुलीमा चाहिँ के असल पक्ष अथवा खराब पक्ष के छ प्रोक्युरमेन्ट प्रोसेस चाहिँ कति ट्रान्सपेरेन्ट छ भने यस्ता आधारहरू बनाएर गर्छ त्योमा नेसनल पनि हुन्छ इन्टरनेसनल पनि हुन्छ र त्यसको चाहिँ एभरेज निकाल्दाखेरि नेपाल चाहिँ टू पोइन्ट टूमा आएको हो अब नेपालको सन्दर्भमा भ्रष्टाचारमा मिनिमम स्किल पनि प्राप्त नगरेको यो अवस्थामा कुन क्षेत्रमा चाहिँ बढी भ्रष्टाचार देखिएको छ अब त्यस्तो अब हाम्रो एउटा त के भने हाम्रो मुलुकले रिसर्च एन्ड एनालिसिसतर्फ त हामी चाहिँ धेरै पछाडि नै छौँ होइन अन्य मुलुकहरूले चाहिँ रिसर्चको लागि चाहिँ र धेरै ठुलो रकमहरू खर्च गर्छन् लगातार चाहिँ रिसर्चहरू भइरहेको हुन्छ हाम्रो त्यस्तो किसिमको चाहिँ रिसर्च भएकै छैन सर्वेहरू भएकै छैन तर समग्रमा हाम्रो जनतालाई अनुभूत भएको कुरा के भन्दाखेरि सार्वजनिक निकायहरूमा जहाँ पनि भ्रष्टाचार व्याप्त छ भन्ने त्यो धारणा चाहिँ बनेको छ त्यसपछि हामीले बुझ्नुपर्ने के हुन्छ एउटा त चाहिँ हामीले चाहिँ नीतिगत रूपमा हुने भ्रष्टाचार जसलाई चाहिँ अब सामान्यतया अब चाहिँ नाङ्गो आँखाले हामी देख्न सक्दैनौँ एउटा ऐन कानूनमा परिवर्तन गरिदिएर राजस्व चाहिँ करोडौँ अरबौं रुपियाँ चाहिँ घटिबढी भएको हुन सक्छ होइन त्यसपछि अर्को क्षेत्र भनेको जहाँ अधिकार छ अधिकार भन्न साथसाथै त्यस त्यो सँगसँगै फेरि भ्रष्टाचार पनि आउँछ त्यो अधिकार प्राप्त चाहिँ त्यसको दुरुपयोग हुने अनि त्यसपछि जहाँ बढी बजेटहरू छ होइन प्रोक्युरमेन्ट गर्दाखेरि कन्स्ट्रक्सन गर्दाखेरि पौली वर्ष गर्दाखेरि त्यहाँ हुने त्यसपछि राजस्वको क्षेत्रहरू छ र त्यसपछि अरू चाहिँ पब्लिकलाई कन्सर्न हुने किसिमका निकायहरू भनौँ न ती निकायहरू छन् जहाँ पब्लिकले आफ्नो चाहिँ कानून बमोजिम चाहिँ पाउनुपर्ने हक अधिकार अथवा सुविधा सेवा चाहिँ र सजिलै प्राप्त गर्न नसकेर अन्य चाहिँ मेथडहरू अप्नाउनु पर्ने हुन्छ त्यसमाले पर्टिकुलरली यही क्षेत्रमा छ भन्न सक्दैनौँ तर समग्रमा भन्दाखेरि यो अङ्कले पनि जुन अहिलेको स्कोर टू पोइन्ट टू भन्यो त्यसले पनि के देखाउँछ भने नेपालमा चाहिँ करप्सन चाहिँ ऱ्याम्प्यान्ड छ भन्ने त्यो सन्देश दिन्छ अब हेर्दाखेरि यो नीतिगत भ्रष्टाचारको कुरा गरौँ अथवा बजेट राजस्वबाट हुने सबै हेर्दाखेरि चाहिँ जस्तो सरकारी कोषबाट भ्रष्टाचार भएको भनौँ न देखिन्छ होइन देखिन्छ होइन अब यो छर्लङ्गै देखिन्छ कसरी सम्भव हुन्छ यो चाहिँ भइराखेको छ होइन एउटा त के भयो भने हाम्रो यो मुलुकको चाहिँ दुर्भाग्य नै भनौँ भन्दाखेरि यो मुलुकमा अब भ्रष्टाचार चाहिँ नियन्त्रण गर्नको लागि अनियमितता रोक्नको लागि गैर कानुनी कार्यहरू रोक्नको लागि ऐन नियमहरू कानूनहरू निर्देशिकाहरूको व्यवस्था भएकै छ नभए होइन उदाहरणको लागि चाहिँ भ्रष्टाचार निवारण ऐन दुई हजार उनासाठी छँदैछ होइन तर त्यसको चाहिँ इफेक्टिभ चाहिँ इम्प्लिमेन्टेसन हुँदैन इम्प्लिमेन्ट हुँदैन भन्नुभयो के भन्दाखेरि जसले भ्रष्टाचार गर्छ उनीहरूले चाहिँ इम्प्युनिटी भनौँ न उनीहरूले चाहिँ सजाय पाउँदैनन् होइन छुट पाइरहन्छन् यसरी छुट पायो भने भ्रष्टाचारीहरू विरुद्ध हामीले कारवाही गर्न सकेनौँ भने निश्चय नै भ्रष्टाचार बढिहाल्छ होइन मूलभूत कारण त्यही हो रुल अफ ललाई जहिलेसम्म हामी आत्मसात गर्न सक्दैनौँ रुल अफ ललाई हामी चाहिँ व्यवहारमा उतार्न सक्दैनौँ तबसम्म चाहिँ भ्रष्टाचार रोकिने भन्ने कुराहरू आउँदैन त्यसपछि यसका अरू फ्याक्टरहरू धेरै फ्याक्टरहरू छन् अब हाम्रो जीवन मुख्य फ्याक्टरहरू भनिदिनुहोस् न मुख्य फ्याक्टर त्यही हो चाहिँ इम्प्युनिटी अब रुल अफ ललाई हामीले आत्मसातै गरेनौँ भएका व्यवस्थाहरूलाई सिरियसली इम्प्लिमेन्टेसन गर्नेतर्फ हामी कहिले लागेनौँ त्यो लागेको कारणबाट चाहिँ भ्रष्टाचार गर्नेहरूलाई चाहिँ प्रोत्साहन मिल्यो मैले चाहिँ गैर कानुनी ढङ्गले चाहिँ काम गरेँ भने मलाई कारवाही हुन्छ भन्ने त्रासमा भएदेखि मैले चाहिँ भ्रष्टाचार गर्ने हिम्मत गर्दिनँ अब मलाई कारवाही नै हुँदैन भनेपछि अनि त्यसपछि चाहिँ भ्रष्टाचार गर्न मान्छेहरू उकासिन्छन् प्रोत्साहित हुन्छन् त्यस्तो लाग्छ मलाई जस्तो राज्यका जुन संयन्त्रहरू अब लेखा परीक्षणका लागि भन्दा पनि हरेक उसमा संयन्त्रहरू छन् लेखा परीक्षणको व्यवस्था गरिएको छ अनि के तिनीहरूले त्यो आफ्नो जुन त्यो परीक्षण गर्नुपर्ने त्यो नगरेर हो कि त्यसमा फितलोपन भएर पनि यो भ्रष्टाचारमा बढावालाई सहयोग गरे हो कि यसमा यस्तो छ अब अहिले जस्तो भ्रष्टाचारमा छानबिन अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान राखेका छौँ होइन अनि आर्थिक प्रशासन नभएका अनियमितताहरू उजागर गर्न हामीले महालेखा परीक्षकको चाहिँ व्यवस्था गरेका छौँ यिनीहरू नियमित प्रक्रिया नै भए तिनीहरू कति इफेक्टिभ छन् भन्ने कुरा त मूल्याङ्कनै गर्नुपर्ने हुन्छ तथापि उनीहरूले आफ्नो काम कारवाही गरेर आफूले गरेका काम कार्यको नतिजाहरू चाहिँ जनसमक्ष ल्याउने गरेकै छ रिपोर्टको माध्यमबाट छ तर यहाँ सबभन्दा बुझ्नुपर्ने के कुरा छ भने हामीले यी निकायहरू भनेका भ्रष्टाचारको लागि अथवा अनियमित रोक्नको लागि स्थापना यिनीहरू त आउटसाइड एजेन्सी हुन् बाहिरी पक्षहरू हो यिनीहरू भन्दाखेरि भ्रष्टाचार त कहाँबाट रोकिनु पर्यो भन्दाखेरि ब्युरोक्रेसी भित्रैबाट रोकिनु पर्यो नि यिनीहरूले त पोइन्ट आउट गरिदिन त सक्छ नि त पोइन्ट आउट त गरिरहेकै पनि छ अब हरेक साल प्रतिवेदन जस्तो महालेखाको कुरा गरौँ हरेक साल गऱ्यो भने यति बेरोज भयो यति अनियमितता भयो यति पेसकी बाँकी भयो होइन त्यो चाहिँ गरेकै छ होइन अब त्यो अनि बेरोज चाहिँ पाइलप हुँदै गएको ब्याकलगहरू चाहिँ हुँदै गएको भन्ने कुराहरू हामी देख्छौँ होइन त्योभन्दा पनि अब मुलुकभरमा समग्र मुलुकमा भएको भ्रष्टाचार रोक्नको लागि एउटा दुईवटा बाहिरका एजेन्सी अनि हामी जस्ता चाहिँ नागरिक समाज पत्रकार जगत ले मात्रै चाहिँ गर्ने कामै होइन यो हामी चाहिँ एउटा जस के भने दबाव सिर्जना गरिदिने चाहिँ एजेन्सीहरू हौ मुख्य कुरा प्रशासन व्यवस्था भित्रैबाट चाहिँ हो र भ्रष्टाचार चाहिँ हो किनभने कारोबार त त्यहाँ हुन्छ किनभने लेनदेन त त्यहाँ हुन्छ अब त्यहाँ चाहिँ हो र उनीहरूले चाहिँ हो र पालना गर्नुपर्ने नियम छ कानून छ ऐनहरू बनेको छ त्यसको चाहिँ इफेक्टिभ ढङ्गबाट पालना हुँदैन नम्बर वान नम्बर टू चाहिँ के भन्दाखेरि प्रशासन व्यवस्था के भन्दाखेरि यो त सिस्टममा चल्नुपर्ने हो नि अब जस्तो तालुक चाहिँ निकायहरूले आफ्नो मातहत्व कार्यालयलाई चाहिँ रेगुलर रूपमा उनीहरूसँग रिपोर्टिङ लिने उनीहरूको चाहिँ मोनिटरिङ गर्ने त्यहाँ गएर सुपरभिजन गर्ने र गलत काम कारवाही भएका छन् भने त्यसलाई करेक्सन गर्न लगाउने र सिरियस क्राइम गरेका छ भने त्यसलाई चाहिँ सम्बन्धित निकायमा चाहिँ कारवाहीको लागि पठाउने त्यो पनि हाम्रो ऊ हो कमजोर हो जबसम्म हामीले चाहिँ प्रशासन व्यवस्था भित्रैबाट ब्युरोक्रेसीबाटै हामी भ्रष्टाचार रोकथाम गर्छौँ यसको निर्मूल गर्छौँ भने त्यो भावना विकसित हुँदैन छैन तबसम्म चाहिँ बाहिरी एजेन्सीहरूको मद्दतबाट मात्रै भ्रष्टाचार रोकिन्छ भन्ने चाहिँ मलाई लाग्दैन अहिलेसम्म नेपालमा भएको पनि त्यही नै हो एकजना सहभागी हुनुहुन्छ हामीसँग टेलिफोन सम्पर्कमा क्षेत्र प्रसाद जैसी हुनुहुन्छ सुर्खेतबाट क्षेत्रजी कार्यक्रममा स्वागत छ धन्यवाद हजुर भन्नुहोस् अतिलाई नमस्कार नमस्कार यो नेपालमा भ्रष्टाचार नियन्त्रण चाहिँ प्रभावकारी रूपमा भएको छैन र अर्को कुरा के छ भन्दाखेरि नेपालको आर्थिक सेक्टरहरूमा सही मूल्याङ्कन र सुस्त दुस्त रूपमा चाहिँ हुन सकेको छैन र सबभन्दा बढी रासो ठगी र भन्सार करबाट बढी मात्रामा भएको छ एउटा कुरो के छ भन्दाखेरि भन्सारबाट लिएर आएको सामान जस्तै एउटा चप्पलको मूल्य दुई सय पचास रुपियाँ पर्छ भनेपछि त्यसको मूल्याङ्कन चाहिँ त्यहाँ पैँतिस रुपियाँ हुन्छ र सीमा सुरक्षाका लागि राखिएका जो शस्त्र प्रहरीहरू छन् त्यहाँका अधिकृतहरूले मनपरी ढङ्गबाट राजस्व असुल गर्ने र त्यहाँबाट भन्सारबाट लिएको सामानहरू तिन चारजनामा प्रतिस्पर्धा गराई भन्सारको नीति नियम अनुसारले मूल्याङ्कन नगरेर तिन चारजनामा सामानको प्रतिस्पर्धा गर्न थाल्छन् र यसको कमजोरी भनेको अहिलेको ब्युरोक्रेसी कर्मचारी तन्त्रको हो र एउटा कुरो के छ भन्दाखेरि हामी एकचोटि यो नेपालको गड्डा चौकी सिमानामा चाहिँ यो सामान ओसार पोसार गर्ने क्रममा हाम्रो एउटा सङ्घर्ष समिति जस्तै नै गएर हामी एक दिन मूल्याङ्कन गर्न त्यो गड्डा चौकीमा बस्यौँ त्यति बेला एक दिनमा एक लाख पन्चानब्बे हजार रुपियाँ राशि उठेको थियो तर त्यसै गरी एउटा मूल्याङ्कन समिति दिन त्यहाँ गएर एउटा मोनिटरिङ गर्ने भनेपछि दिनमा चाहिँ चुस्त दुस्त रूपमा काम हुन सक्थ्यो तर त्यहाँ चाहिँ मनपरी ढङ्गबाट जुनसुकै ठाउँमा गड्डा चौकी मात्र नभएर देशको अधिराज्य सीमा सीमा ठाउँमा चाहिँ यस्तो अवस्था भइसकेको छ त्यसका लागि अहिलेको यो कर्मचारीहरू भ्रष्ट हुनुको कारण के हो त भन्दाखेरि देशको एउटा लचिलो नीति नियम छ त्यसको त छँदैछ त्यसमा हामीले के गर्नुपर्छ भन्दाखेरि यो सीमामा बस्ने जो भन्साहरू छन् त्यसमा चाहिँ एउटा बेग्लै एउटा हाम्रो स्वतन्त्र रूपमा हाम्रो एउटा चाहिँ यो सिभिल सोसाइटी नागरिक समाजहरू चाहिँ बसेर कसरी हुन्छ एउटा मूल्याङ्कन समिति त्यहाँ बनाउँदा कति राम्रो हुन्थ्यो भन्ने मेरो धन्यवाद क्षेत्रजी धन्यवाद आचार्यजी अघि पनि मैले भनेको थिएँ मूल कुरो चाहिँ यो मुलुकको समस्या भनेको चाहिँ इम्प्युनिटी भयो भएका ऐन कानूनहरूको पालना गर्ने चाहिँ सिस्टम भएन त्यसले गर्दाखेरि गैर कानुनी कार्यहरू गर्ने सबै प्रोत्साहित भइरहेछन् त्यसपछि जुन चाहिँ तालुक एजेन्सीहरू छ उनीहरूले मोनिटरिङ गर्ने रिपोर्टिङ लिने होइन कारवाही गर्ने त्यो मेकानिजमहरू भएन त्यो नभएसम्म चाहिँ भ्रष्टाचारको समस्या यथावत हुन्छ तपाईँले भने जस्तो अब नागरिक समाजहरू चाहिँ को अग्रसरतामा यसलाई भनौँ त्यहाँ भएका काम कारवाहीलाई अनियमित गैर कानुनी कामलाई ट्रान्सपेरेन्ट गर्ने मेकानिजम हामीले डेभलप गर्न सक्यौँ भने निश्चय नै भ्रष्टाचार नियन्त्रण गर्न मद्दत पुग्छ जस्तो मलाई लाग्छ यहाँले पनि कुरो उठाउनु र बाहिर पनि कुरो धेरै उठ्छ जस्तो नीतिगत भ्रष्टाचार हाम्रोमा सबैभन्दा माथिल्लो स्तरमा छ जुन चाहिँ थाहा पाउन पनि गाह्रो हुन्छ संलग्नता क कसको हुन्छ त्यसमा यसमा अब नीतिगत भन्नासाथ त के भने नीतिगत भन्नासाथ त नीतिगत भन्नासाथ त के भन्दाखेरि नीति कसले निर्माण गर्छ भन्दाखेरि त्यही तहबाट हुने भ्रष्टाचार हो होइन त्यसको चाहिँ हात पनि हुँदैन खुट्टा पनि हुँदैन देखिँदैन त्यो तर चाहिँ एउटा सानो चाहिँ डिसिजनले सानो चाहिँ ऐन नियम कानूनमा परिवर्तन गरेका कारणले चाहिँ र मुलुकको चाहिँ र करोडौँ रकम चाहिँ हर सुहट भइरहेको सक्छ होइन उदाहरण अलिकति दिनुहोस् न अमुक तत्त्व जो जो जसको चाहिँ हात खुट्टा अथवा केही हुँदैन तर त्यति ठुलो कुरा गरिरहेको हुन्छ उसले भ्रष्टाचार बढाउनमा एउटा एउटा उदाहरण यस्तो भनौँ न अब त्यसलाई कस्तो भनौँ भने जस्तो मानौँ कि अब राजस्वको भन्सारको भनौँ अथवा चाहिँ करको भनौँ अथवा चाहिँ भ्याटको चाहिँ एउटा ऐन नियम कानुनहरू थिए होइन त्यो ऐन नियम कानुनले चाहिँ करदाताले चाहिँ सही ढङ्गबाट अथवा चाहिँ राम्रैसँग उसले कर तिर्नु परेको थिएन उसको चाहिँ अनि त्यहाँबाट भाइ लेभलमा एप्रोच हुन्छ यो ऐनले हामीलाई मर्का पर्यो यो कानुनले मर्का पर्यो यति पर्सेन्ट हामीले तिर्दाखेरि हामीलाई चाहिँ अप्ठ्यारो पर्यो र यसलाई परिवर्तन गरिदिनु पर्यो भने अनि त्यसको एनालिसिस नगरेर तिनै करदाताहरूको प्रभावमा परेर करदाताको फेभरमा चाहिँ डिसिजन भयो भने त्यसबाट चाहिँ भ्रष्टाचार चाहिँ भएको स्पष्ट देखिन्छ यस्तो भ्रष्टाचार अब यो नीतिगत रूपमा हुने अनि त्यस पछाडि अब जुन ब्युरोक्रेसीमा झन् व्याप्त यहाँले पनि भनिसक्नु भएको छ देखिएको पनि त्यही छ उद्देश्यात्मक हुन्छ कि अब के हुन्छ बाध्यात्मक हुन्छ कि कसरी गर्छन् होइन त्यो बाध्यात्मक भन्ने त हुँदै हुँदैन हुनै हुँदैन होइन हुने चाहिँ त उद्देश्यात्मकै हो मूलभूत के भन्दाखेरि अब मुलुकमा अब जबसम्म राजनैतिक अस्थिरता कायम रहिरहन्छ र राजनीतिज्ञहरूले यो मुलुकलाई सुशासन दिन्छौ हामी यहाँ चाहिँ हाम्रो आचरण पारदर्शी हुन्छ हामी भ्रष्टाचार निर्मूल गर्छौ भ्रष्टाचारीहरूलाई हामी प्रोत्साहन गर्दैनौ भनेर उनीहरूले चाहिँ प्रतिबद्ध नजनाएसम्म त यो समस्या अझ बढ्दै जाने नै हो होइन कता कता चाहिँ यो अहिलेको राजनीतिक अस्थिरताले पनि भ्रष्टाचार चाहिँ बढ्नमा मद्दत पुर्याए जस्तो मलाई लाग्छ तर अब राजनीतिज्ञहरूको कुरा गर्ने हो भने मुखले त हरेक राजनीतिक दलहरूले भनिरहेका छन् भ्रष्टाचार हुनु हुँदैन रोक्नुपर्छ तर बाहिर फेरि पनि आउने के भन्दाखेरि चाहिँ भ्रष्टाचारमा सबैभन्दा बढी अथवा मिले म त भनिदिउँ अथवा केही त्यसमा संलग्नतामा अलिकति दिने प्राथमिकता दिने भनेको राजनीतिक दलहरूका ऊहरू नै हुन्छन् भनेर भनिन्छ जुन अब केही घटना सार्वजनिक भएकाहरूले पनि त्यस्तो पनि देखाउँछ होइन मूलभूत कुरो के भने जस्तो मुलुकको नेतृत्व लिने मुलुकलाई चाहिँ दिशा प्रदान गर्ने मुलुकको चाहिँ विकास निर्माण कार्यलाई अघि बढाउने भनेको त्यो जिम्मेवारी त राजनीतिक दलहरूकै हो राजनीतिक नेताहरूकै नै हो होइन अब यसलाई कसरी क्लियर गर्न चाहन्छु भने जस्तो हाम्रो एउटा शरीर छ होइन राजनीतिज्ञहरू भनेको एउटा त्यसलाई चाहिँ ब्रेनको रूपमा लियौँ हामी होइन र बाँकी चाहिँ हामी भनेका जनता भनेका ब्युरोक्रेसी भनेका अन्य निकाय भनेको चाहिँ हामी हात खुट्टा यिनीहरू हामी भयौँ ब्रेन चाहिँ सही ढङ्गबाट चाहिँ चलिदियो भने हातले पनि सही काम गर्छ खुट्टाले पनि सही काम गर्छ ब्रेनले नै त्यो कुरा चाहेन गलत दिशातिर उन्मुख हो भने अनि फेरि भ्रष्टाचारको समस्या त यथावत रहिरहन्छ मूलभूत कुरो त्यो हो अहिले भन्दाखेरि ब्रेन सही तरिकाले चल्या छैन भनेर भ्रष्टाचार चाहिँ नियन्त्रण गर्छु यसलाई रोकथाम गर्छु जनताको हितमा हामी काम गर्छौं भन्ने स्पष्ट प्रतिबद्धता र तदनुकूल चाहिँ आचरण गरेको हामी पाउँदैनौँ एकजना अर्को सहभागी हुनुहुन्छ टेलिफोन सम्पर्कमा हामीसँग कालीकोटबाट हुनुहुन्छ नवीन कुमार विष्ट नवीनजी कार्यक्रममा स्वागत छ धन्यवाद भन्नुहोस् नवीनजी यो अब भ्रष्टाचार नियन्त्रण गर्न अथवा भ्रष्टाचार गर्नमा मेरो बुझाइबाट होइन भन्नुहोस् भन्दा पहिला माथिल्लो निकायका माथिल्लो निकायका सरकारी कर्मचारीहरू र माथिल्लो निकायका राजनीतिक दलहरूबाट बढी हुने गरेको मेरो बुझाइ छ होइन अब यसलाई नियन्त्रण गर्नु अब हाम्रो हाम्रो सरकार अथवा नेपाल सरकारको भूमिका के होला र यसलाई हामीले कसरी नियन्त्रण गरेर स्वच्छ सफा नेपाल बनाउन सक्छौँ होला भन्ने मेरो छोटो भनाइयो मुख्य कुरा त अघि पनि मैले स्पष्ट गरिसकेका छु होइन जसले मुलुकको नेतृत्व लिन्छ जसले मुलुकलाई हाँक्छ होइन उनीहरूले चाहिँ आफूले सही ढङ्गबाट व्यवहार गरे सही आचरण गरे भ्रष्टाचार रोक्छौँ निर्मूल गर्छौँ हामी ट्रान्सपेरेन्ट हुन्छौँ हामी एकाउन्टेबल हुन्छौँ भने प्रतिबद्धता गरेर तदनुसार आचरण गरे भने चाहिँ ब्युरोक्रेसी भने त उनीहरूलाई मद्दत गर्ने निकाय हो यसो मतलब ब्युरोक्रेसी शुद्ध छ भन्न खोजे पनि मैले होइन होइन मेन चाहिँ त्यही हो कि चाहिँ ब्रेन ठिक भएपछि अरू चिजहरू ठिक हुन्छ शरीरका अन्य अङ्गहरू ठिक हुन्छन् ब्रेनले त्यसमा नेग्लिजेन्स गरिदियो भने भ्रष्टाचारको समस्या यथावत रहिरहन्छ अर्का सहभागी हुनुहुन्छ सोलुखुम्बुबाट पेशल कुमार लामी छ नि पेशलजी कार्यक्रममा स्वागत छ भन्नुहोस् पेशलजी नमस्कार भन्नुहोस् पेशलजी नेपालमा भ्रष्टाचारी विरुद्ध कस्ता कस्ता समस्याहरू आउँदछन् र समस्याहरूको उपाय कसरी गर्न सकिन्छ यस बारेमा बताइदिए म कस्तो आभारी हुनेछु धन्यवाद धन्यवाद अब मूलभूत कुरो के हो भने मैले अघि अघि सायद यहाँले सुन्नुभयो होला मुख्य कुरा इम्प्युनिटी दण्डहीनताको स्थिति भयो त्यो होइन बरु त्यसको उल्टो जसले चाहिँ एउटा भ्रष्टाचार गर्छ अगुतको सम्पत्ति कमाउँछ समाजमा उसको आफ्नो स्ट्यान्डर्ड अफ लिभ बढाउँछ त्यस्तालाई चाहिँ समाजले पनि मान्यता दिया हुन्छ राष्ट्रले पनि मान्यता दिया हुन्छ यो स्थिति हामीले कायम रहेछ भ्रष्टाचारीहरूलाई दुध काट्ने उनीहरूलाई कडाभन्दा कडा कारवाही गर्ने मेकानिजम हामीले बिल्डअप गरेनौँ भने भ्रष्टाचार रहिरहन्छ र त्यसको मूलभूत कारण फेरि कहाँ भन्दाखेरि यो चाहिँ जिम्मा चाहिँ फेरि राजनैतिक नेतृत्वले राजनैतिक दलहरूले लिन सक्नु पर्यो धन्यवाद एकैछिन हामी विश्राम लिन्छौं तपाईँ अहिले देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको नेपाल चौतारी सुन्दै हुनुहुन्छ नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो आजको नेपाल चौतारीमा कसरी हुन्छ भ्रष्टाचारको सेरेफेरमा हामी कुराकानी गर्दैछौ हामी नेपाल चौतारीमा दुई मिनटपछि फर्कनेछौं माइली ए माइली गाउँबाट फोन आछ हेलो को आमा हो सन्चै छ अनि बुवालाई नि भाइको पढाइ कस्तो चल्दैछ मलाई सन्चै छ होइन तपाईँहरूले त्यहाँ पिर मार्नु पर्दैन म राम्रोसँग बसेकी छु खै कहिले आउने थाहा छैन ए माइली काम गर्न छोडेर कति फोनमा झुन्डे कि फुरुक्क काम गर्न यता आइज ल त आमा मेरो चिन्ता नलिनुहोस् है म यहाँ एकदम खुसी छु कति ढाँटो म सुखी छु भनेर अठार घन्टाको ड्युटी खाने सुत्ने ठेगान छैन नजियाला भने बेलामा पाइन्छ यी सबै कुरा म घरमा कसरी भनौँ सामाजिक न्यायका लागि समतामूलक सोच एन्टिना फाउन्डेशन नेपाल अब उठ्ने बेला भयो बाबु ए हजुर उठ्नुहोस् न चिया सेलाइसक्यो ए छोरी भाइलाई मुख धुन पानी ठिक्क पार्यो स्कुल जाने बेला भयो बा छोरी भाइको किताब मिलाइदेऊ सफा सर्ट लगाएर जानु है त्यहाँ खाटमा ठिक्क छ आज लुगा धुनु पर्छ अब त बाबु छोरी भाइलाई दुध कोठामा लगिदेऊ त अब के गर्ने सधैँ अरूका लागि कति काम गर्ने छोरी अब हाम्रो अधिकार खोज्ने बेला भयो सामाजिक न्यायका लागि समतामूलक सोच एन्टिना फाउन्डेसन नेपाल यहाँहरू अहिले नेपालका सबै ठाउँ नै सबै नेपालीको विचार अटाउने नेपाल चौतारी सुन्दै हुनुहुन्छ म कल्पना भट्टराई विश्रामपछि फेरि एकपल्ट स्वागत छ कसरी हुन्छ भ्रष्टाचार भन्ने विषयको सेरोफेरोमा हामी कुराकानी गर्दैछौँ नेपाल चौतारीमा तपाईँ पनि आफ्नो विचार प्रश्नहरू र हामीलाई राख्न सक्नुहुन्छ हामीलाई फोन गर्नु सोह्र साठी शून्य एक तीन चार पाँच सातमा मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरी एसएमएस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामीसँग स्टुडियोमा हुनुहुन्छ पूर्व महालेखा परीक्षक तथा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुबहादुर केसी एकजना टेलिफोन सम्पर्कमा सहभागी आउनु भएको छ एक उहाँको कुरा पहिला सुनौ चेतन रोकाया हुनुहुन्छ जुम्लाबाट चेतनजी कार्यक्रममा स्वागत छ चेतनजी चेतनजी चेतनजीले हामीलाई सुन्न सक्नु भएन विष्णुजी अब यसैमा फेरि पनि कुरा गरौँ यो भ्रष्टाचारसँग जोडिने एउटा मूल के कुरा भन्दा पारदर्शिताको कुरा हो यहाँ त अब झन् ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालमै काम गर्नुहुन्छ अध्यक्ष हुनुहुन्छ होइन पारदर्शिताको अवस्था चाहिँ कस्तो छ त्यो सन्तोषजनक चाहिँ छैन हाम्रा ऐन कानुनले यिनीहरूले चाहिँ र के के कुरा ट्रान्सपरेन्ट गर्नुपर्छ भने त्यो पनि स्पष्ट चाहिँ व्याख्या गरिदिएको छ जनताले के कुराको सूचनाको हक पाउनुपर्छ भन्ने त्यो उयो छ वर्ष वा हाम्रो चाहिँ सरकारी निर्णयहरू सरकारी कारोबारहरू लुकाउने प्रवृत्ति नै हाबी छ ट्रान्सपेरेन्सीको स्थिति चाहिँ सन्तोषजनक मान्न सकिँदैन के केमा लुकाइएको छ होइन यो ऊ पर्टिकुलर तपाईँ त पूर्व महालेखा पनि हुन्छ हामीले गर्नुपर्ने भनेको यो चाहिँ समग्रको मूल्याङ्कन हो होइन तपाईँहरू कालेबुङको पनि कोही व्यक्ति विशेष अथवा संस्था विशेषतिर लक्षित छ जस्तो मलाई लाग्दैन होइन हामीले इन जनरलै सम समष्टिगत कुरा गर्नुपर्छ अब आफूले गरेका काम कामकाहरू चाहिँ ट्रान्सपेरेन्ट नगर्नु भन्यो के भन्दाखेरि त्यहाँ समथिङ चाहिँ छ त्यहाँ केही कुनै गोप्य कारोबार गोप्य लेनदेनहरू भएको छ भन्ने बुझिन्छ होइन यसरी ट्रान्सपेरेन्ट हुँदो त यत्रो नागरिक समाजहरू छ पत्रकार जगतहरू छ अन्य निकायहरू छन् होइन उनीहरूले यसरी चाहिँ नेपाल ट्रान्सपेरेन्ट भएन हाम्रा सरकारी काम कारबाहीहरू ट्रान्सपेरेन्ट भएन भनेर कराइरहनु पर्ने प्रेसर हाल्नुपर्ने दैनिक रूपमा पत्र पत्रिका निकाल्नुपर्ने अवस्था आउँदैन थियो अब त्यहाँ फेरि केमा आउँछ भन्दाखेरि नगर्यो भने के भन्दाखेरि उसलाई केही पनि कारवाही हुँदैन उसको जिम्मेवारी नै छैन कसैले कारवाही गर्ने चाहिँ त्यो टाउको नै दुखाउँदैन त्यसले गर्दाखेरि ट्रान्सपेरेन्ट चाहिँ जति हुनुपर्ने हो त्यति चाहिँ भएको छैन ट्रान्सपेरेन्ट हुनासाथ त त्यो कुरा आम जनताले थाहा पाउँछ मिडियाले थाहा पाउँछ सचेत नागरिकहरूले थाहा पाउँछन् अनि प्रेसरहरू स्वतः सिर्जना हुन्छ मूलभूत चिजै अब दिनुपर्ने चिजै नदिएपछि त जनताले पनि कहाँबाट बोल्ने अब अरू निकायले पनि कसरी बोल्ने त्यो समस्या हो हामीसँग वार्षिक बजेटमै वैदेशिक सहयोग भनेर पनि ठूलो रकम आउँछ होइन वैदेशिक सहयोगमा चाहिँ भ्रष्टाचार छ कि छैन आउनुपर्ने कसरी हुन्छ हामीसँग कसरी आइरहेको छ वैदेशिक सहायताको म महालेखा परिषद हुँदाखेरि पनि धेरै कुराहरू उठाएको हुँ मैले होइन हाम्रो एउटै एजेन्डा के थियो भने नेपालको विकासको लागि नेपाली जनताको विकासको लागि यो नेपालभित्र भित्रिएको वैदेशिक सहायता ट्रान्सपेरेन्ट हुनुपर्छ भने तर यहाँ स्थिति के छ भन्दाखेरि एउटा चाहिँ अब सरकारी स्तरमा आउने चाहिँ government to government international organization to Nepal government एउटा चाहिँ र यो इन्टरनेसनल चाहिँ <coughs> गैर सरकारी संस्थाहरू मार्फत आउने हो होइन बजेटतर्फ कुरा गरौँ भन्दाखेरि नेपालले प्राप्त गरेको सम्पूर्ण चाहिँ वैदेशिक सहायता बजेटमा रिफ्लेक्ट नै हुँदैन रिफ्लेक्ट नहुनासाथ त्यहाँ के छ भन्ने त शङ्का गर्नुपर्ने सोतो आउँछ अर्को कुरा चाहिँ हाम्रो नेपाललाई आएको वैदेशिक सहायताको अडिट चाहिँ लेखा परीक्षण चाहिँ संवैधानिक निकाय महालेखा परीक्षकले गर्न नपाएका उदाहरणहरू पनि ती छन् होइन के दिइँदैन गर्न दिँदैन त्यस्तै किसिमको एग्रिमेन्ट पनि हुन्छन् उनीहरूले आफै हिसाब राख्ने आफै चाहिँ अडिट गराउने र एउटा चाहिँ लमसम स्टेटमेन्ट चाहिँ अब पहिले त त्यो लमसम स्टेटमेन्ट दिनु पनि हिचकिचाउँथे पछि हामीले धेरै प्रेसर गरेपछि पछि वैदेशिक सहायता नीति ल्याएले त्यो भएछ त्यसपछि अर्को आउँछ अब यो गैर गैर सरकारी संस्थाहरूमार्फत आउने त्यसको लागि अब समाज कल्याण परिषद पनि हामीले राखेका छौँ रेगुलेटिङ एजेन्सी त्यो हो कसैले कार्यक्रम गर्नु पर्यो भने त्यसको स्वीकृति चाहिँ त्यहाँबाट लिनुपर्छ त्यसको प्रोग्रेस रिपोर्ट त्यहाँ लिनुपर्छ होइन तर टोटल स्थिति के भन्दाखेरि समग्र रूपमा मुलुकमा चाहिँ वैदेशिक सहायता कति भित्रियो भन्ने नै हामीसँग जानकारी छैन त्यो नहुना साथ त्यो भित्र के छ के छ भन्ने शङ्का गर्नुपर्ने ठाउँ हुन्छ यसको एउटै सोल्युसन भनेको चाहिँ होला सम्पूर्ण वैदेशिक सहायतालाई बजेट बजेटप्रति रिफ्लेक्ट गर्नु पर्यो त्यसपछि एउटा यसमा समस्या भने के भने जस्तो वैदेशिक सहायता नेपाललाई चाहिँदैन भन्न सक्नु त हाम्रो अवस्थै छैन वैदेशिक सहायता नआउने हो भने हाम्रा विकास निर्माण कामहरू त पछि पर्छन् पर्छन् हामी चाहिँ अझ पछि पर्छौँ त्यसै पछि परेका छौँ अझ पछि पर्छौँ तर के भन्दाखेरि अब डोनरहरूको आफ्नो आफ्नो पोलिसी हुन्छ कसैले नेपाल गभर्मेन्टको ट्रेजरीमै पैसा जम्मा गरिदिएर चाहिँ नेपाल गभर्मेन्टले त्यो खर्च गरोस् नेपालले निकास पुगासा गरोस् अडिट गराओस् भन्ने छ कुनै एजेन्सीहरू चाहिँ डाइरेक्ट आफै खर्चमा पनि इन्भल्भ हुने अडिट पनि आफै गराउने उनीहरू हुन्छ कतिपय एजेन्सीले फेरि यो टर्न कि बेसिस भन्छन् कि टर्न कि बेसिस भनेको एउटा प्रोजेक्टको लागि एग्रिमेन्ट साइन गर्यो त्यो प्रोजेक्ट चाहिँ हाम्रो त्यस सञ्चालन गर्ने त्यसको निर्माण गर्ने सम्पूर्ण सिद्धिएपछि अनि मात्रै नेपाल सरकारलाई हस्तान्तरण गर्ने पद्धति छैन यो विविधताहरू छ यो विविधताहरूको बीचमा हामीले चाहिँ एकरूपता ल्याउनको लागि हाम्रो चाहिँ वैदेशिक सहायता नीति हुनु पर्यो कस्तो वैदेशिक सहायता नीति हामीलाई चाहिन्छ त्यो हुनु पर्यो त्यसले स्पष्ट भन्नु जस्तो अहिले पनि वैदेशिक सहायता नीति छ म नै महालेखा परिचय हुँदाखेरि ज्यादै प्रेसर दिएपछि पब्लिक एकाउन्ट्स कमिटीमा समेत छलफल गरेपछि एउटा नीति चाहिँ निस्केको छ पहिलोपटक निस्किया हुनाले त्यो चाहिँ कम्प्लिट छ हामी भन्न सक्दैनौँ तैपनि त्यो वैदेशिक सहायता नीतिले यो राष्ट्रको निड के हो त्यो सम्बोधन गर्न सकेका छैन यहाँभित्रको पैसा चाहिँ अर्को चाहिँ लेखा राख्ने हिसाब राख्ने अडी गराउने जिम्मेवारीको हो त्यो पनि स्पष्ट भन्न सकेका छैन र अनि हामी चाहिँ गरिब मुलुक भएको हुनाले हाम्रो नेसनल प्रायोरिटी के हो त हामीलाई चाहिँ वैदेशिक सहायता के को लागि चाहिएको हो होइन वुमेन्स इम्पावरमेन्टको लागि चाहियो कि यो नागरिक उसको चाहिँ परिचय निर्वाचन परिचय पत्र चाहिँ बनाउनुको लागि चाहिए हो कि अथवा डेभलपमेन्टको लागि हो होइन प्रोजेक्टको लागि चाहिए हो भने त्यो कुराहरू चाहिँ हामीले क्लियर गर्न सकेका छैनौँ जबसम्म यसलाई फुल्ली ट्रान्सपेरेन्ट गर्न गर्दैनौँ हामी पैसा आयो त राम्रो छ तर त्यसले चाहिँ अन्य विकृतिहरू पनि मुलुकमा जन्माइरहेको छ भन्ने अब हामीले एनालिसिस गर्नै पर्ने हुन्छ यसरी चाहिँ र अनियन्त्रित तवरले अनट्रान्सपेरेन्ट तवरले वैदिक सहायता लिने नीति हामीले बन्द गर्नैपर्छ त्यसको लागि डोनरलाई कन्भिन्स गर्न सक्नु पर्यो हामीले भनेपछि यसमा जो त इन्टेन्सन भनिन्छ नि हाम्रै एउटा नीति स्पष्ट नभएर हो कि अथवा त दाताकै इन्टेन्सन पनि पारदर्शी नहुने खालको छ होइन अब जाताहरू सर तिनीहरू शुद्ध गङ्गाजलले नुहाएको दुधले नुहाएको त हामी भन्न सक्दैनौँ जाताहरूको पनि केही होला त्यसमा चाहिँ इन्ट्रेस्टहरू होला स्वार्थहरू होला यो मुलुकलाई वैदिक सहायता दिने भने उनीहरू के को लागि दिन खोजेको त्यो त उनीहरूको हिडिने एजेन्डा त हुनसक्छ नि त्यो त्यो बारे हामीलाई जानकारी हुने भएन यसको एउटै उपाय भने के भन्दाखेरि थ्रु चाहिँ बजेट आयो र त्यसको चाहिँ हिसाब किताब राख्ने लेखा राख्ने सम्पूर्ण काम नेपालले गर्ने लेखापठन गर्ने काम गर्यो र बजेटमा आयो भने त्यसमा भएका कारोबार पारदर्शी हुन्छन् स्वत त्यसको चाहिँ मोनिटरिङ भएको मानौँ न हामी त्यस्तो हुन्छ अब गोप्य ल्याएको छ भित्रभित्र छ आफै खर्च लेखा लेखापरीक्षण पनि नेपालको महालेखा परीक्षणबाट गराएको छैन भने त अन्त शङ्का पनि ठाउँ त भइहाल्यो नि वैदेशिक सहयोग कुरा गर्दाखेरि एउटा कुरा यो भन्न सकिन्छ त्यसो भएदेखि हामीसँग कति वैदेशिक सहायता आउँछ कहाँ खर्च हुन्छ अनि कति फर्केर जान्छ कि यो कुराहरूको चाहिँ हामीसँग स्पष्ट लेखाजोखा छैन स्पष्ट चाहिँ त्यो भन्नुहोस् टोटल प्रत्येक वर्ष यो मुलुकमा भित्रिएको वैदिक सहायता कति हो त्यो वैदिक सहायता चाहिँ कहाँ कहाँ कसरी खर्च हो भने त्यो चाहिँ हाम्रो चाहिँ अहिलेसम्म त्यो मेकानिजम छैन यो भ्रष्टाचारलाई बढावा दिनलाई चाहिँ कति यसले भूमिका खेलेको छ होइन यो पाटोले चाहिँ होइन मूल कुरा चाहिँ अब त्यहाँ ट्रान्सपेरेन्ट नै नभएपछि त त्यो त्यो चिज हुनुपर्ने त्यसमा पारदर्शिता नभएपछि त अनि अरू कुराको त शङ्का उपशङ्का गर्ने त स्वतः आइहाल्छ त्यो चाहिँ टेलिफोन सम्पर्कमा केही सहभागी हुनुहुन्छ एकैछिन उहाँहरूको कुरा सुनौँ रोहित बाबु बस्नेत हुन्छ खोटाङबाट रोहितजी कार्यक्रममा स्वागत छ भन्नुहोस् रोहितजी नमस्कार नमस्कार मैले चाहिँ के भन्न खोजेको भने हजुर जब नेपालमा भ्रष्टाचार भनेको तल्लो निकायबाट भन्दा माथिल्लो निकायबाट बढी हुन्छ माथिल्लो निकायबाट भ्रष्टाचार बढी हुन्छ भने माथिल्लो निकायलाई खासै कारवाही गरेर देखिँदैन योभन्दा पहिले एकचोटि शिक्षा मन्त्रीले भ्रष्टाचार भ्रष्टाचारको केस आएको थियो उहाँलाई नि खास खासै कारवाही गरेको सुनिएन उहाँलाई पोस्टबाट हटाइयो एउटा कुरो अनि दोस्रो कुरोमा अहिले यो वैदेशिक सहायता कुरो गरियो वैदेशिक सहायतामा अब उहाँले भनिजानुभयो त्यस्तो हुँदैन यसलाई त्यसलाई त्यसो भए पारदर्शी बनाउन के भूमिका खेल्नुपर्छ अनि मैले यहाँ एउटा प्रश्न भनेको मिडियाहरूलाई पनि छ यहाँ खासै भन्नु यहाँ दिदीलाई पनि छ किन जब गए गुज्रे सकेपछि अनि नेपालमा कुरो आउँछ त्योभन्दा अगाडि कुरो निकाल्न तपाईँहरू किन डराउनुहुन्छ मिडियाहरूले यो भ्रष्टाचारको कुरोमा तपाईँहरू डराउनु पर्दैन कि हामी जनता पनि साथमा छौँ र यो ठुलाहरूलाई भ्रष्टाचार गरेपछि कारवाही गर्न केले चाहिँ नेपालीहरूलाई बाधा पुर्याएको छ मेरो प्रश्न चाहिँ धन्यवाद रोहितजी हामी तपाईँको सुझावलाई मनन गर्नेछौँ त्यसमा त मूलभूत कुरो के भन्दाखेरि अब उच्च पदाधिकारीहरूलाई भ्रष्टाचार विरुद्ध हामी कारवाही गर्न सक्दैनौँ भने जुन तपाईँको चिन्ता एकदम जायज छ होइन अघि पनि मैले भनेको थिएँ अब ब्रेन नै अब सडेको भएपछि हातखुट्टा चाहिँ सही ढङ्गबाट चल्ने कुराहरू भएन अब यसको उपाय भने के हो भन्दाखेरि अलिकति फुल्ली त्यो गर्न त हामी नसकौँला नागरिक समाजमा पनि त्यो चेतना त्यो चाहिँ आउनु पर्यो सहेर बस्ने जुन नेपालीहरूको बानी छ नि त्यसलाई गर्नु पर्यो मिडियाहरू अझ मोर कन्सियस हुनु पर्यो नागरिक समाजहरूले बढी दबाव दिनु पर्यो होइन त्यो कुरा हुन्छ वैदिक सहायता त मैले भने यसको चाहिँ हो र उयो हाम्रो उखान छ नि सयवटा रोगको एउटै दबाई भने जस्तो बजेटको मार्फत आयो भने चाहिँ त्यो ट्रान्सपेरेन्ट हुने भयो त्यसमा अनि चाहिँ केही अब ह्याङ्गी ब्याङ्कीहरू छन् भने त्यो पनि ट्रान्सपेरेन्ट हुने भयो त्यो मेकानिजम हामीले बिल्डअप गर्नै पर्छ वैदेशिकलाई यसरी अनियन्त्रित तौरले बेलगाम चाहिँ छोड्न चाहिँ कुनै पनि कन्ट्रीमा ऊ छैन र अब तपाईँहरू नागरिक हुनुहुन्छ तपाईँहरू जिल्लामा पनि अनुभव गर्नुभयो भएको होला कतिपय केसमा अब इन्टरनेसनल अर्गनाइजेसनहरूले पनि खास गरेर चाहिँ अहिले गैर सरकारी संस्थाहरूले चाहिँ सिधै चाहिँ गाउँमा गएर पैसा बाँडी पनि राख्छ त्यो भने त हाम्रो चाहिँ सोभिरेन्टीको कुरा हो नि गाउँमा गएर पैसा बाँड्ने अधिकार चाहिँ विदेशीहरूलाई अथवा डोनरहरूलाई छ पैसा दिने भनेर त्यो त सबै एउटा गभर्मेन्टको च्यानलबाट आउनु पर्यो यी यस्ता विकृतिहरू छन् यसमा अब हामी सम्भवतः ट्रान्सपेरेन्सीले केही चाहिँ यसमा चाहिँ हामी रिसर्च गर्छौँ अनुसन्धान गर्छौँ र डोनर समेतको उसमा सहभागितामा चाहिँ एउटा यस्तो वैदेशिक सहायता नीति बन्नुपर्छ भनेर ट्रान्सपेरेन्सीले कोसिस गरिरहेको छ धारिङ जोगीमाराबाट हुनुहुन्छ हामीसँग भोल गणेश अरियाल हुनुहुन्छ गणेशजी कार्यक्रममा स्वागत छ नमस्कार नमस्कार हजुर नेपालमा नयाँ संविधान बन्दै गरेछ यहाँ ट्रान्सपरेन्सीमा पनि काम गर्नुहुन्छ र नेपालको नयाँ संविधानमा भट्टार विरुद्ध कस्तो नीति लेखिँदैछ त्यस्तै यहाँहरूले चाहिँ ठुला नेताहरू एवं राज्यका प्रशासकहरूलाई किन कारवाही गर्न सक्नु जस्तो अस्ति को भने सम्मेलनको प्रधानमन्त्रीको फोन खर्चको कुरा भर्खरै मिडियामा आएको छ यो पनि एउटा भ्रष्टाचारको उदाहरण होइन र पाँच दिने भ्रमणमा तिन घन् तिन दिन छ घन्टा चाहिँ फोनमा कुरा गर्न सम्भव छ हजुर त्यस्तै गरी यहाँले अहिले यो वैदेशिक सहायताको कुरा उठाइरहनु भएको छ नेपालका आन्तरिक स्रोत र साधन नै भ्रष्टाचारमा डुबेको छ भने वैदेशिक सहायतालाई किन इन्फेसिस गर्नु त्यसलाई किन प्रमुखता दिनु पर्यो नेपालकै आन्तरिक स्रोत र साधनलाई परिचालन गर्न सके त्यसको भ्रष्टाचार भ्रष्टाचार न्यूनीकरण गर्दै त्यो स्रोत र साधनलाई परिचालन गर्न सके विकास गर्न सकिँदैन निश्चय नै अब जुन यहाँको चिन्ता वैदेशिक सहायताको चिन्ता त्यो त अघि मैले भनिसकेँ होइन अहिले वैदेशिक सहायता चाहिँ फुल्ली स्टप गर्नुपर्छ भन्न चाहिँ सक्ने अवस्था हामी छैनौँ होइन र मुलुकको साधन स्रोत चाहिँ अभिवृद्धि गर्ने प्रशस्त सम्भावनाहरू छ जस्तो भनौँ सरकारमा जति आउनुपर्ने राजस्व हो त्योभन्दा कम आयो भने त्यो चिन्ताको विषय भयो सरकारी खर्चहरू एकदम लेभेसली भयो हाम्रा प्रोजेक्टहरू चाहिँ धेरै लेभेसली बनाएर निर्माण भएको छन् भने त्यहाँ लिकेजको सम्भावना प्रशस्त भइहाल्यो होइन त्यो हामीले नियन्त्रण गर्नै पर्छ जहाँसम्म कारवाहीको कुरा छ एउटा कुरा म स्पष्ट गर्न चाहन्छु ट्रान्सपेरेन्सी इन्टरनेसनल कुनै चाहिँ हो र दण्ड सजाय गर्ने दण्डाधिकारी चाहिँ होइन यसो काम चाहिँ भनेको चाहिँ र ट्रान्सपेरेन्ट गरिदिने गभर्मेन्ट एफेयर्सहरू चाहिँ ट्रान्सपेरेन्ट हुनुपर्छ गभर्मेन्ट अफिसियल्सहरू चाहिँ र एकाउन्टेबल हुनुपर्छ भन्ने त्यो हो होइन त्यो दिशामा हाम्रो चाहिँ सत्प्रयास चाहिँ जारी छ अर्को एकजना सहभागी हुनुहुन्छ भोला शिवाकोटी हेटौँडाबाट भोलाजी कार्यक्रममा स्वागत छ नमस्कार भन्नुहोस् अतिथिजीलाई पनि नमस्कार नमस्कार नमस्कार मैले म एउटा शिक्षक पनि हुँ होइन अनि हाम्रो सोसल स्टडी पढाउँछु म त्यहाँ चाहिँ के छ भन्नु भने समाजको नेपालको मुख्य मेजर प्रब्लम भनेर करप्सनलाई लिएको छ त्यसपछि पवर्टी अनि त्यसपछि इभिल डिस्क्रिमिनेसन भनौँ न सोसाइटीमा अनि योमा मैले चाहिँ बुझाउन नसकेका चाहिँ अहिलेसम्म के रह्यो भने काहीँ लेखहरू पनि पाइनँ मैले यो ट्रान्सपरेन्सी इन्टरनेसनलको सुरुवात कहाँबाट कसरी भयो होइन अनि यसले चाहिँ नि विभिन्न देशमा शाखाहरू वा जस्तै सर पनि हुनुहुँदो रहेछ पूर्व महालेखा परीक्षक म पनि महालेखा परीक्षकमा काम गरिसकेको एउटा कर्मचारी हुँ अनि त्यसरी कसरी चाहिँ यसले यस्तो व्यक्तिहरूलाई सिलेक्सन गर्दा कसरी गर्दछ अनि यसको ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने रिपोर्टहरू इन्डेक्स जुन बनाउँछ त्यो इन्डेक्स बनाउने आधारहरू के के हुन् अनि त्यस्तै गरी यो अहिलेसम्म मैले तिनवटा प्रश्न राखेँ सर इन्टरनेसनल्ली यसको इस्टाब्लिसको भूमि अलिकति ब्याकग्राउन्ड अनि त्यसपछि यसले चाहिँ नि विभिन्न देशमा शाखा खोल्दाखेरि मानिसहरू कसरी सर जस्तै प्रतिनिधि हुनुभयो अथवा अध्यक्ष के हुनुहुन्छ सर पनि त्यो कसरी अनि त्यसपछि यसले चाहिँ सम्बन्धित देशहरूमा चाहिँ को इन्डेक्स तयार पार्दा कसरी तयार पार्छ र हालसम्म यसले गरेका इन्डेक्सहरूको प्रभावले अथवा तयार पारेको प्रतिवेदनले त्यो देशलाई उल्लेखनीय प्रभाव कुनै देशमा पारेको छ कि धन्यवाद छोटोमा जवाब तिनवटा प्रश्न छ हस् एउटा कुरा त के भने ट्रान्सपेरेन्सी इन्टरनेसनल चाहिँ एउटा यो करप्सन भनेको चाहिँ नेपालको मात्रै समस्या होइन यो चाहिँ ग्लोबल प्रब्लम भइसकेको छ होइन अब हामीभन्दा वर्स्ट मुलुकहरू पनि छन् हामीभन्दा केही स्लाइटली बेटर गर्ने मुलुकहरू पनि छन् त्यसमा हामीले इन्टरनेसनल लेभलमा चेतनशील नागरिकहरू विज्ञ नागरिकहरू मिलेर एउटा चाहिँ भ्रष्टाचारको विरुद्धमा दबाव दिनलाई एउटा चाहिँ इन्टरनेसनल अर्गनाइजेसन जन्मियो त्यो जन्मेपछि उनीहरूले के हो गर्यो भने अनि हरेक मुलुकमा आफ्नो चाहिँ च्याप्टर खुल्ने तर त्यो च्याप्टरमा उनीहरू केही हस्तक्षेप हुँदैन मुलुकको कानून अनुसार जस्तो हाम्रो ट्रान्सपेरेन्सी इन्टरनेसनल हामीले संस्था दर्ता ऐन अन्तर्गत हामीले गरेका छौँ त्यसमा चाहिँ बगाइदा चाहिँ हाम्रो निर्वाचन प्रणाली हुन्छ यतिजना कार्य समिति रहनेछ भन्ने त्यो त्यो चाहिँ भयो होइन र अहिलेसम्म चाहिँ नब्बेवटा भन्दा बढी मुलुकमा यसको च्याप्टर गठन भइसकेको छ एक सय अठहत्तरभन्दा बढी मुलुकको उनीहरूले चाहिँ मूल्याङ्कन सालिन्दा मूल्याङ्कन गर्छन् हरेक दुई दुई वर्षमा चाहिँ महाधिवेशन गर्छन् अनि यो रिजनल ग्रुपहरू हुन्छ जस्तो एसिया पेसिफिक भन्ने युरोप पनि यिनीहरू छ होइन त्यसो चाहिँ मैले अर्को प्रश्न गर्नुभयो करप्सन चाहिँ चाहिँ मेन प्रब्लम हो निश्चय नै करप्सन त यति चाहिँ गम्भीर हो यो यस्तो क्यान्सर हो यस्तो महारोग हो यसले चाहिँ अब हाम्रो चाहिँ नेपालको गरिबीको मूलभूत कारण नेपालको विकासको बाधक भनेकै नै करप्सन हो हुनाले यसलाई हामीले निश्चय नै चाहिँ नियन्त्रण गर्नै पर्ने हुन्छ वैदिक सारकले मैले क्लियर गरिसकेँ थ्रु बजेट आओस् सब त्यसपछि प्रब्लम चाहिँ सल्भ हुन्छ अर्को एकजना सहभागी हुनुहुन्छ हामीसँग दाङबाट कमल घरती उहाँसँग सम्पर्क टुटेको जानकारी हामीलाई पायो एउटा कुरा अब यो ब्रेन नै हाम्रो ठिक छैन यो भ्रष्टाचारको कुरा गर्दा होइन यो अनि दुध कार्नुपर्छ हामीले भनेर भन्नुभएको छ यो दुध भ्रष्टाचारलाई दुध कार्ने अथवा पाखा लगाउने हामीले पाखा लगाउने ककसले हो एउटा अनि अर्को चाहिँ यो ब्रेन ठिक गर्नु के गर्ने त्यसो भए कि अब होइन मुख्य कुरा त मैले अघि भने अब चाहिँ नागरिकहरू पनि हुन त नागरिकहरूको आफ्नो समस्या छ बिहानको एक छाक खाएपछि बेलुकाको छाकको लागि कहाँबाट साधन स्रोत जुटाउने भन्नेहरू छ मुलुक त चाहिँ समग्र जनता समग्र राष्ट्र मिलेको र बनेको होइन जनता त चेतनशील हुनै पर्छ राजनीतिक दलहरूलाई निर्वाचन गर्दाखेरि कसले चाहिँ आफ्नो प्रतिनिधित्व सही ढङ्गबाट गर्छ कसले शुद्ध शासन व्यवस्था दिन्छ भने त्यो पर्छ होइन तर मूलभूत कुरा चाहिँ हाम्रो फेरि घुमिफिरी के आउँछ भने राजनीतिक स्थिरता अन्त नभएसम्म र राजनीतिक दलका नेतृत्वहरूले चाहिँ हाम्रो मुलुकमा भ्रष्टाचार निवारण गर्छौँ भन्ने चाहिँ उहाँलाई प्रतिबद्ध नजनाएसम्म र तदनुकूल आचरण नगरेसम्म भ्रष्टाचार समस्या यथावत रहिरहन्छ त्यसको लागि प्रेसर गर्ने भनेको नागरिक समाज पनि हो एन्टी करप्सन अर्गनाइजेसन पनि हो र समग्रमा चाहिँ नागरिक समाज पनि सचेत हुनुपर्छ जस्तो ट्रान्सपेरेन्सी भने नागरिक समाजको एउटा पार्ट नै हो पत्रकार जगत भने नागरिक समाजको एउटा पार्ट हो जति हामीले ट्रान्सपेरेन्ट गर्न सक्यौँ जति उनीहरूलाई नङ्ग्याउन सक्यौँ त्यति यो इफेक्टिभ होला होइन मलाई त्यस्तो लाग्छ तर होइन अब एउटा मेरो अन्तिम प्रश्न पनि जस्तो भ्रष्टाचार नियन्त्रणको एउटा आयोग नै बनाइएको छ नियन्त्रणका लागि भनेर होइन कम गराउनका लागि भनेर तर त्यो आयोग चाहिँ यति इनइफेक्टिभ भनेर अप्रभावकारी अथवा त्यहाँ कर्मचारी नै छैनन् होइन त्यस्तो अवस्थामा छ भनेपछि म त त्यसको पनि हातखुट्टा भाँचेर राखिएको अवस्था छ भनेपछि बोल्ने कहिले त त्यसो भए एउटा प्रतिवेदन वर्षेनी आउँछ अनि वर्षेनी आएका बेलामा सबैजना केही समय बोलिन्छ होइन कहिले बोल्ने कसले बोल्ने यो त तैचुप उइजुप मैजुपको अवस्था भइरहेको छ नि त जड कारण त्यही नै हो भनेदेखि जस्तो भट्टाचार जो हाम्रो चाहिँ के अरे अनुसन्धान आयोग चाहिँ भ्रष्टाचार अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएन किन भएन भने मुलुकमा राजनीतिक स्थिरता छ अस्थिरता भयो अनि त्यहाँ भागभण्डाको राजनीति प्रवेश गर्यो एउटाले नोमिनेट गरे मान्छे अर्को पार्टीलाई नहुने अर्को पार्टीले नोमिनेट गरे अर्कोलाई नहुने होइन यो अब मेन अलिकति के अधिकार प्राप्त निकायलाई नै हामीले चाहिँ अपाङ्ग बनाएर राखिदियो भने त्यो प्रभावकारी हुन सक्ने कुरा भएन तर बुझ्नै पर्ने कुरा के छ भनेदेखि एउटा अख्तियार चाहिँ स्थापना गरेर एउटा महालेखा परिषद स्थापना गरेर मेरो दायित्व निर्वाह गर्यो सम्पूर्ण चाहिँ त्यसले चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने फिलिङ हामीले राख्नु हुँदैन र ब्युरोक्रेसीभित्रबाट पोलिटिसियनहरूबाट नै चाहिँ भ्रष्टाचार नियन्त्रण गर्छौँ भन्ने प्रतिबद्धता हुनैपर्छ तदनुसार व्यवहार गर्नुपर्छ आचरण गर्नुपर्छ नेपाली जनता सदाचार चाहन्छन् तर राज्य व्यवस्था चलाउनेहरूबाट भ्रष्टाचार भइरहेको छ नीतिगत कमजोरी अनि खराब नियतकै कारण राज्य कोष अनि वैदेशिक सहायताको रकममा पनि भ्रष्टाचार देखिन्छ सुशासनको आशा जगाएको राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन जनताले राज्यबाट पाउने सेवा सुविधामा पारदर्शिता अनि दण्डहीनताको अन्त्य गर्न सकिए मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिनेछ कसरी हुन्छ भ्रष्टाचार भन्ने विषयको सेरिफेरमा हामी छलफल गर्दैथ्यौं हामी कुराकानी गर्दैथ्यौं पूर्व महालेखा परीक्षक तथा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णु बहादुर केसीसँग यहाँलाई धेरै धेरै धन्यवाद छ हामीलाई टेलिफोन गर्ने श्रोताहरूलाई धेरै धन्यवाद दिन चाहन्छौँ आज हाम्रो एसएमएसको साइट बिग्रेको हुनाले तपाईँको एसएमएस हामी लिन सकेनौं यसका लागि हामी क्षमा चाहन्छौं हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौं नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियोसँग सहकार्य गरी एन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय प्रत्यक्ष सुन्न सकिन्छ आउँदो शुक्रबार बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै म कल्पना भट्टराई पनि विधा हुन्छु नमस्कार